तथा कार्यक्रम बजेट लगायतका अत्यावश्यक काम नरोक्न प्रधानमन्त्रीले निर्देशन दिइसक्नु भएको छ हिजो स्थगित भएको नेकपा एमालेको स्थायी कमिटिको बैठक आज बस्ने तयारी भएको छ महाधिवेशन नजिकिँदै गरेकाले महाधिवेशन तयारी लगायतका विषयमा छलफल गर्न बैठक बस्ने भनिए पनि बैठकको समय भने तय भइ नसकेको प्रचार विभाग प्रमुख प्रदीप ग्यावालीले जानकारी दिनुभयो यसअघि हिजो बस्ने भनेको बैठक शीर्ष नेताहरूको व्यस्तताले अन्तिम समयमा स्थगित गरेकाले आज बैठक बस्ने नेताहरूले जनाएका छन् एएसआर उन्नाइस गतिदेखि team काठमाडौँमा महाधिवेशन हुन लागेको एमाले आन्तरिक छलफल तथा तयारीका काम भने गरिरहे पनि ने गरिरहेको पनि नेता ग्यावालीले जानकारी दिनुभयो यसैबीच एमाले महाधिवेशनका लागि भोलिदेखि काठमाडौँको बेरकोटी मण्डपमा सचिवालय स्थापना गर्ने भएको छ आजसम्म पार्टी कार्यालयबाटै सचिवालयले काम गर्दै आएकोमा महाधिवेशन नजिक आइसकेकाले सहजता र व्यवस्थापनका लागि सचिवालय स्थानान्तरण गर्न लागेको एमाले जनाएको छ अहिलेसम्म केही जिल्ला बाहेक अधिकांशबाट प्रतिनिधिको नाम आइसकेको छ ती प्रतिनिधिले विभिन्न पदमा उम्मेद्वार दिनका लागि अनलाइनबाटै फारम भर्न सक्ने व्यवस्था समेत मिलाइएको एमाले जनाएको छ राप्रपा नेपालको प्रवक्तामा विष्णु भट्टराई र सहप्रवक्तामा मोहन श्रेष्ठ मनोनयन हुनुभएको छ उहाँहरू दुवैजना पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको विधानअनुसार भट्टराईलाई प्रवक्ता र श्रेष्ठलाई सहप्रवक्ता पदमा मनोनयन गर्नुभएको हो राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङले आज विज्ञप्ति निकाली यसबारेमा जानकारी दिनुभएको हो कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले यसै शैक्षिक सत्रबाट जैविक प्रविधि बायोटेक्नोलोजी विषयको पढाइ सुरु गर्ने भएको छ कृषि पशु विज्ञान पशु चिकित्सा र वन विज्ञान अन्तर्गत रहेर बायोटेक्नोलोजी विषयमा स्नाकोत्तर र विद्यावारिधिको पढाइ सुरु गर्न लागेको विद्यालयका कृषि संकायका दिन प्राध्यापक डिल्लीराम बरालले जानकारी दिनुभयो यस वर्षको मङ्सिर महिनाबाट पढाइ सुरु हुने उहाँले बताउनुभयो स्नाकोत्तरमा दसजना र विद्यावारिधिमा दुईजनालाई पढाउने विश्वविद्यालयको लक्ष्य रहेको छ नेपालमा पहिलोपटक सुरु गर्न लागि यस विषय अध्ययनपछि कृषि पशुका उन्नत जातको विकास र रोगको पहिचानका लागि अनुवंशिक तहमा अनुसन्धान गर्न सकिनेछ बायोटेक्नोलोजी विषयमा जापानमा विद्यावारिधि गर्नुभएका सोही विश्वविद्यालयका रजिस्ट्रार डाक्टर सूर्यकान्त घिमिरे बायोटेक्नोलोजीको पढाइबाट कृषिमा आधुनिकीकरण गर्न कोसेढुङ्गा साबित हुने बताउनु भएको छ सो विश्वविद्यालयले स्नाकोत्तरमा एग्री बिजनेस म्यानेजमेन्ट स्नातक तहमा एग्री इन्जिनियरिङ र कृषि स्नातकमा बागवानी विषयको पाठ्यक्रमको तयारी समेत अन्तिम क्षणमा पुर्याएको रजिस्ट्रार घिमिरेले बताउनुभयो अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ पढाइ बिगारेर राजनीतिमा नलाग्न भौतिक योजना तथा निर्माण मन्त्री विमलेन्द्र निधिले विद्यार्थीहरूलाई गर्नुभएको आग्रहप्रति तपाईँको प्रतिक्रिया के छ ए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 बढिरहेको छ इराकमा गत महिनादेखि Islamic State in Iraq and Syria. IASI. यसको सुन्नी चरमपन्थी समूहले त्यहाँका ठुला असरहरू कब्जामा लिइरहेका छन् इराकमा सिया समुदायका प्रधानमन्त्री नोरी अल मलिकीले त्यहाँ बढ्दै गएको राजनैतिक सङ्क्रमण अन्त्यका लागि निर्णायक भूमिका निर्वाह गर्न नसकेको भन्दै आलोचना पनि बढिरहेको छ उता युक्रेन युक्रेनका राष्ट्रपति पेट्रो पोरोसनले देशको पूर्वी क्षेत्रमा जारी हिंसा समाधानका लागि एक हप्ताका लागि जारी गरेको युद्धविरामको समय तिन दिनका लागि थप गर्नु भएको छ रुसी समर्थक विद्रोहीहरूले जारी राखेको हिंसा राजनैतिक तबरबाट समाधान गर्न भन्दै पेट्रोले एक हप्ता अघि एकतर्फी रूपमा युद्धविरामको घोषणा गर्नुभएको थियो पेट्रोलले शान्ति प्रक्रियाका लागि उल्लेख्य प्रगति भइरहेको भन्दै मेति थप गरिएको बताउनु भएको छ उहाँले आन्दोलन साम्य पार्नका लागि बिसमा पन्ध्र सूत्रीय शान्ति योजनाको प्रस्ताव राख्नु भएको थियो जसमा सत्ता विकेन्द्रीकरण तथा स्थानीय र संसदीय चुनाव गराउने प्रतिबद्धता पनि जाहेर गर्नुभएको थियो खेल समाचार विश्वकप फुटबल अन्तर्गत आजदेखि प्रि क्वार्टर फाइनलका खेलहरू सुरु हुँदैछन् यसअघि यस अन्तर्गत आज राति पाउने दस बजी हुने पहिलो खेलमा आयोजक ब्राजिल र चिलीबीच प्रतिस्पर्धा हुँदैछ ब्राजिलले समूह एकको विजेता बन्दै यो चरणमा प्रवेश गरेको भने चिली समूह बीको उपविजेता बन्दै प्री क्वार्टर फाइनलमा पुगेको हो संरक्षणको पहिलो खेलमा ब्राजिलले क्रोएसियालाई पराजित गरेको थियो भने तेस्रो खेलमा क्यामरुनलाई तथा दोस्रो खेलमा मेक्सिकोसँग गोलरहित बराबरीमा रोकिएको थियो यस्तै समबिमा रहेको चिलीले संरक्षणको पहिलो खेलमा अस्ट्रेलियालाई तथा दोस्रो खेलमा साबिक विजेता स्पेनलाई पराजित गरेको थियो भने तेस्रो खेलमा नेदरल्यान्डसँग पराजित भएको थियो ब्राजिल र चिली अहिलेसम्म अडसठी पटक भेटिसकेका छन् जसमा ब्राजिल नै हाबी भएको छ चिली जम्मा आठ खेलमा मात्र विजयी भएको छ यसअघिको विश्वकपमा पनि ब्राजिलले चिलीलाई तिन शून्यले हराएको थियो यसै गरी भोलि बिहान पाउने दुई बजी हुने दोस्रो प्रि क्वार्टर फाइनल खेलमा कोलम्बिया र उरुग्वेबीच प्रतिस्पर्धा हुनेछ कोलम्बियाले समूह सीको विजेता बन्दै तथा उरुग्वेले समूह डीको उपविजेता बन्दै अन्तिम स्वरमा स्थान बनाएको हो कोलम्बियाले समूह चरणमा शत प्रतिशत नतिजा आत्मसात गर्दै अन्तिम स्वरमा स्थान बनाएको हो कोलम्बियाले पहिलो खेलमा ग्रिसलाई दोस्रो खेलमा आइबरी त्यसलाई र तेस्रो खेलमा जापानलाई पराजित गरेको थियो यस्तै समरसरणको पहिलो खेलमा कोस्टारिकासँग पराजित भएको उरुग्वेले आफ्नो दोस्रो खेलमा इङ्ल्यान्डलाई दुई एकले तथा तेस्रो खेलमा इटलीलाई एक शून्य गोल अन्तरले पराजित गरेको थियो अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक प्रधानमन्त्री सुशील कोइर्लाको रेडियोथेरापी आउँदो बुधबारदेखि मात्र सुरु हुने उपचार गर्न पाँच हप्ता लाग्न सक्ने एमाले स्थायी कमिटिको बैठक दिउँसो बस्ने तयारी राप्रपा नेपालको प्रवक्तामा विष्णु भट्टराई मनोनयन देशमा नयाँ प्रधानमन्त्री नियुक्त गर्न इराकका प्रमुख सिया धर्मगुरु गुरु आयतुल्लाहको माग युक्रेनको पूर्वी क्षेत्रमा गरेको युद्धविरामको समय तिन दिन थपियो र विश्वकप फुटबलमा आजदेखि प्री क्वार्टर फाइनलका खेल सुरु हुँदै पहिलो खेलमा ब्राजिलले चिलीको सामना गर्ने अवस्था बिहान दस बजेको अर्पण समाचार सकियो ध्रुवराज आज्ञा चाहन्छु नमस्कार यस अर्पण समाचारको साथमा जय गले